तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास विगत चार वर्षदेखिको प्रयास कार्यक्रम मुक्तक मालाको समय सुरु भइसकेको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्समा तपाईँले हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म हामीलाई सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष अनि मसँग प्रविधि समिजनमा कविता श्रेष्ठजी रहनुहुनेछ तपाईँले नि हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगा हर्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot vision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर रेडियो भिजनको एप डाउनलोड गरेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ पिपलुको सहयात्री सधैँ बर भइदिए पिपलुको सहयात्री सधैँ बर भइदिए दुई मुटुको धड्कन एउटै घर भइदिए सुख राखी दुःखहरू पहाडी पुर्याइदिन्थे माझी अनि नाउको जस्तो सफर भइदिए माझी अनि नाउको जस्तो सफर भइदिए सुख राखी दुःखहरू पारी पुर्याइदिन्थे माझी अनि नाउको जस्तो सफर भइदिए यो मिठो मुक्तक दीपक रावलजीको छतारा एक बाजुरा उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ दीपक रावलजी पहिलोपटक कार्यक्रम मुक्तक मेलामा आउनुभयो मलाई लाग्छ मुक्तक गजबको लिएर आउनुभयो आगामी दिनहरूमा पनि यसरी नै आउनुहुन्छ भन्ने हामीले आशा राखेका छौँ मुक्तकार दीपक रावलजीका यिनै चुस्किला मुक्तकरबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आज पनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै खरबहरू मसँग छ म आलो पालो जोड्दै जानेछु हामी सँगै रहनुहोस् ल अमृत भन्दै जहर ल्याउँछन् उपहार बोकेर अमृत भन्दै जहर ल्याउँछन् उपहार बोकेर आफ्नै मान्छे आउँछन् यहाँ तरबार बोकेर कसको के विश्वास हुन्छ र विश्वास गर्नु खै आफ्नै घर जलाएर आउँछन् अङ्गार बोकेर आफ्नै घर जलाएर आउँछन् अङ्गार बोकेर ओहो हो हो हो हो हो यो मुक्तक रञ्जित बाबु नरालजीको गोर्खा जिल्ला पगुवा उहाँको घर हो रञ्जित बाबु नरालजी पनि बडो गजबको मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै हामीहरू समक्ष रञ्जित बाबु नरालजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु मसँग मुक्तक छ समीर बेलवासीजीको बिना काम बिना सिद्धि कराइरहने बिना काम बिना सिद्धि कराइरहने बोलीबाटै आफ्नो स्वार्थ जनाइरहने म त भन्छु औकात नभएका व्यक्ति हुन् तिनीहरू जो तिललाई पहाड बनाइरहने जो तिललाई पहाड बनाइरहने समीर बेलवासेजी कपिल वस्तु उहाँको घर हो हाल उहाँ नोएडा भारतमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ प्रकाश भट्टराईजीको गइदिए यत्र तत्र सर्वत्र दिल पठाउने यहाँ गइदिए यत्र तत्र सर्वत्र दिल पठाउने थिए तिमीले वास्तै गरिनौ नत्र दिल पठाउने न नखोलेरै नपढी बाहिरैबाट नमिल्काए खामभित्र नराखी पत्र दिल पठाउने थिए खामभित्र नराखी पत्र दिल पठाउने थिए प्रकाश भट्टराईजी इन्द्रेणी पोखरी छ खोटाङबाट सम्भवत उहाँ पनि पहिलो पटक नै हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक छ मसँग खगेन्द्र कार्कीजीको जनताको पीर मर्का बोकेर देखाऊ जनताको पीर मर्का बोकेर देखाऊ कसलाई कहाँ के कति तोकेर देखाऊ युवालाई स्वरोजगार भन्नेहरू पहिले विदेशी नै युवा शक्ति रोकेर देखाऊ विदेशी नै युवा शक्ति रोकेर देखाऊ काम गरेर देखाउनुपर्छ बोलेर मात्र हुँदैन भन्दै हुनुहुन्थ्यो खगेन्द्र कार्कीजी शङ्खुवा सभा उहाँको घर हो हाल मरुभूमिको पाटो भन्नुभएको छ खगेन्द्र कार्कीजी पनि हामीहरू समक्ष पहिलो पटक हुनुपर्छ आउनुभएको अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग जीवन भण्डारीजीको मुक्तक रहेको छ रामनगर दुई नवलपरासी उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ जीवन भण्डारीजीका मुक्त खराबहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सक्नु पर्थ्यो सक्न तर किन सकिएन सक्नु पर्थ्यो सक्न तर किन सकिएन याद बिना सुत्न बस्न उभिन सकिएन उनले मलाई छोडेर गएको वर्षौँ भइसक्यो सम्झिन्न भन्दा भन्दै बिर्सिन सकिएन सम्झिन्न भन्दा भन्दै बिर्सिन सकिएन समयको यहाँ सम्मा सम्झनाका छालहरू उठ्न छु नगर दुई नवल परासीका मुक्तकार जीवन भण्डारीजीका मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा हुनुहुन्छ तपाईँहरू कार्यक्रम मुक्तक माला अहिले तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ म मदन भण्डारी छु मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिइरहनु भएको छ आलो पालो आजको व्यवसायमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु पागल झै भइरहेछ मन तिम्रो वियोगमा मैले अर्को मुक्तक लिएँ पागल झैँ भइरहेछ मन तिम्रो वियोगमा अब रोकिन्छ कि धड्कन तिम्रो वियोगमा मेटाउन सक्दिन तिम्रा ती यादहरू प्रिया तडपिरहन्छु झन्छन् तिम्रो वियोगमा तडपिरहन्छु झन्छन् तिम्रो वियोगमा मुक्तकार लक्ष्मण चिन्तन रावलजीको मुक्तक हो यो आछामुवाको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ अचामबाट लक्ष्मण चिन्तन रावलजी आउँदै गर्नुहुन्छ हामीहरू समक्ष यसरी नै नियमित रूपमा अर्को मुक्तकमा कार्यक्रममा लिन्छ श्रोता अब भने मसँग मुक्तक छ बुलबुल अर्जुन पौडेलजीको कसैको जीवन कसै कि प्यार हौ तिमी कसैको जीवन कसै कि प्यार हौ तिमी मदेखि अलकिएको संसार हौ तिमी यो दिलबाट दूर बन्दैमा धन्दा नमान भैनौ मेरी उसको बाँच्ने आधार हौ तिमी भैनौ मेरी उसको बाँच्ने आधार हौ तिमी ओहो यस्तो भयो त है माया अर्जुन पौडेलजी उहाँको घर बडा गाउँ गुल्मी हाल तानसिन पाल्पामा हुनुहुन्छ निकै मिठो मुक्तक लेखेर उहाँले पठाउनुभयो अर्को मुक्तक मन्जु अञ्जनाजीको मसँग छ श्रोता महकी महकी थोरै खुसी हुँदा पनि डाहा गर्ने धेरै भए थोरै खुसी हुँदा पनि डाहा गर्ने धेरै भए अचेल झुट्टा माया जालमा पर्ने धेरै भए के गरेर समस्याको सावधानी अपनाउने आज भोलि आत्महत्या गरी मर्ने धेरै भए आज भोलि आत्महत्या गरी मर्ने धेरै भए हो है मन्जु अञ्जनाजी सुर्खेत उहाँको घर हो हाल कुवेतबाट उहाँले मुक्तक लेखेर पठाउनुभयो देशमा भइरहेका यस्तै यस्तै बढ्दो आत्महत्याको घटनाले प्रदेशमा मन्जु अञ्जनाजीको मनलाई छोयो अनि मुक्तकमा उहाँले यसरी चार हरब कोरेर पठाउनुभयो एक बारको जिन्दगी हो हाँसौँ गाउँ नाचौँ मनलाई निराश नबनाऊ हामी अनि दुःखहरूले हाम्रो साहसलाई हाम्रो हिम्मतलाई जित्ने मौका नदिउँ हेरौँ न परसम्म जिन्दगीका उज्यालो बाटोहरू प्रशस्त छन् हामीले रोज्नुपर्छ उज्यालो बाटोहरूलाई मन्जु अञ्चनाजी धन्यवाद तपाईँलाई अर्को मुक्तक छ मसँग श्रोता तरल तेजीको सुनिएन उस दिन आमाले भनेको सुनिएन उस दिन आमाले भनेको बेच बरु यो जमिन आमाले भनेको वचन लगाउँछन् पछि नमाग छोरा आफन्तसँग ऋण आमाले भनेको आफन्तसँग ऋण आमाले भनेको आमाको कुरा मुक्तकमा तरल तेजीले यसरी राख्नुभयो पनपा छ सिमल सिमलखेत डडेलधुरा उहाँको घर हो हाल उहाँ बेङ्गलोर भारतमा हुनुहुन्छ पहिलो पटक हुनुपर्छ उहाँ पनि हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता दिल्ली चन्द ठकुरीजीको लोकतान्त्रिक संविधान लेखियोस् नेपालमा लोकतान्त्रिक संविधान लेखियोस् नेपालमा अबको नयाँ कार्यान्वयन देखियोस् नेपालमा हिमाल पहाड तराई एउटै नामले चिनाउने भए भोट दिन्छौ सच्चा नेता टेकियोस् नेपालमा भोट दिन्छौ सच्चा नेता टेकियोस् नेपालमा देशलाई बनाउनु पर्यो सुन्दर शान्त बनाउनु पर्यो हरेक नेपाली मनहरूलाई खुसी बनाउनु पर्यो अनि हामी भोट दिन्छौँ भनेर मुक्तक लेखेर पठाउनुभयो दिल्ली चन्द ठकुरीजीले कुसे गाउँपालिका पाँच जाजरकोट उहाँको घर हो हाल सहिद लखन गाउँपालिका पाँच गोर्खामा हुनुहुन्छ अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ अमन छेत्रीजीको मुक्तक मसँग रहेको छ बज्याङ देउली कोट उहाँको घर हो हाल बिरानु सहर भनेर उहाँले आफ्नो ठेगाना लेखेर पठाउनु भएको छ अमन छेत्रीजीका मुक्त खराबहरूसँगै अब भने हामी एउटा गीत सुन्नेछौँ गीत बडो गजबको रहेको छ तपाईँलाई पनि बडो मिठो लाग्नेछ मलाई लाग्छ रमेश राज भट्टराईजीको बहुला गीत अबको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 रहेछ जिन्दगीमा टाढा बन्द आफ्नो मान्छे बन्छ रसिक आँखाहरू टाढा बन्द आफ्नो मान्छे बन्छ रसिक आँखाहरू रमेश रसिकजीले निजगढबाट हामीलाई यसरी सम्झिरहनुहुँदा रसिक शर्मा काभ्रेबाट यसरी सम्झनुहुन्छ के थियो तिमी रसिक बुझ्न सकिन के थियौ तिमी रसिक बुझ्न सकिन हुँदा नि मेरै नजिक बुझ्न सकिन मौनताले तिम्रो बताए होला भाव अन्तर्यामी भई अलिक बुझ्न सकिन अन्तर्यामी भई अलिक बुझ्न सकिन र शिक्षामा काभ्रेबाट भने पहिलोपटक आउनुभएको हुनुपर्छ सिन्धुपाल्चोक मेलाम्सी आलोहाँ बस्दै आइरहनु भएको छ अर्को मुक्तक मसँग छ श्रोता क्रिस गुरुङजीको जहाँ राख्छु मैले त्यहीँ रहिदिन्छु भन्छे जहाँ राख्छु मैले त्यहीँ रहिदिन्छु भन्छे जति दिन्छौ देउ फिँडा सही दिन्छु भन्छे तोच्यान अर्पण गरिसकिन् रे मेरै लागि जसो गर्छौ गर त्यसै गरी बही दिन्छु भन्छे जहाँ राख्छु मैले त्यहीँ रहिदिन्छु भन्छे क्रिस गुरुङजी मनापाङ पाँच तनहुका मुक्तकार हालोहाँ साउदीमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग राजन कार्की रोचकजीको लिफाफामा राखेर यस्तो समाचार पठाइन् लिफाफामा राखेर यस्तो समाचार पठाइन् धारिला शब्दहरू प्रहार बारम्बार पठाइन् मैले संसार भुलेर उनलाई माया गरेको थिएँ बदलामा खै किन कफन उपहार पठाइन् बदलामा खै किन कफन उपहार पठाइन् ओहो मनै चसक्क पार्ने मुक्तक राजन कार्की रोचकजीको मोरङ हरैसा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ घनश्याम राणा ऋतुजीको मुक्तक अहिले मसँग रहेको छ घनश्याम राणा ऋतुजीले मुक्तक सँगसँगै आफ्नो सम्पर्क ठेगाना लेख्न छुटाउनु भएछ अबको क्रममा घनश्याम राणा ऋतुजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मुस्कुराइदिनु अलिकति छुट्ने बेलामा मुस्कुराइदिनु अलिकति छुट्ने बेलामा बढियो धड्कनको गति छुट्ने बेलामा तडपिएर कसरी बाँचौँला तिम्रो यादमा आँसु लैछौ सके जति छुट्ने बेलामा आँसु लैछौ सके जति छुट्ने बेलामा छुट्ने दिन के भयो के भयो त्यो छुट्ने दिन के भयो के भयो मनमा हरे चल्दै थियो होस हराएको थियो माहुरी चल्दै थियो होसराईको थियो छुट्ने दिन के भयो के भयो सकिँदै थियो होस हराएको थियो मनमा आगो सल्किँदै थियो होस हराएको थियो त्यो छुट्ने दिन के भयो के भयो भयो आंसुले मुटु भित्र छेद गर्यो त्यो छुट्ने दिन के भयो के भयो त्यो छुट्ने दिन के भयो के भयो बुटु सिरा पर्दै थियो आवाज मधुरो थियो घनश्याम राणा ऋतुजीका मुक्त यो मिठो गीत मैले तपाईँहरू समक्ष राखेँ श्रोता मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू अनि म मुक्तक लिइरहेको छु आलो पालो जोडिरहेको छु नयाँ वर्ष जस्तै गरी देशको विकास आओस् नयाँ नयाँ वर्ष जस्तै गरी देशको विकास आओस् नयाँ नेपालीको घर आँगनमा प्रभा किरण छाओस् नयाँ नारी मास्ने प्रथा अन्त्य गरोस् दाइजो छाउपडी देश बनोस् सुरक्षित जनले शान्ति पाओस् नयाँ देश बनोस् सुरक्षित जनले शान्ति पाओस् नयाँ बिन्दालामा कृष्णाजीले तृष्णाजीले यसरी तिनगनिया छ सिन्धुलीबाट शुभकामना बाँड्नुभयो नयाँ वर्षको धेरै धेरै धन्यवाद बिन्दा लामा तृष्णाजी तपाईँलाई नवज्योति नेपाली साहित्य समाजमा उहाँ आबद्ध हुनुहुन्छ अर्को मुक्तक म जोड्छु श्रोता मसँग मुक्तक छ प्रिन्स याख्या प्यासीजीको मुखमा अमृत तलबिसको घडा भएर हो मुखमा अमृत तलबिसको घडा भएर हो म निमुखा र प्रिय सिठुला बडा भएर हो मैले यो सम्बन्ध कायम राख्नु रहस्य यो दिल पत्थर भन्दा पनि तगडा भएर हो यो दिल पत्थर भन्दा पनि तगडा भएर हो ओहो प्रिन्स या प्यासीजी यसरी आउनुभयो कार्यक्रममा आफ्नो सम्पर्क ठेगाना भनी छुटाउनुभयो अर्को मुक्तक म लिइहाल्छु श्रोता मसँग मुक्तक छ दिनेश कुमार छेत्रीजीको मेरो देशको सपथोक छानी छानी लुटेको छ मेरो देशको सपथोक छानी छानी लुटेको छ चीनले जडीबुटी भारतले पानी लुटेको छ आफ्नै सरकार यहाँ लाचार भइदिनाले खाडीले युवाहरूको जवानी लुटेको छ खाडीले युवाहरूको जवानी लुटेको छ वाह यो मुक्तक दिनेश कुमार छेत्रीजीको दैलेख उहाँको घर हो हाल उहाँ साउदी अरेबियामा हुनुहुन्छ बडो गजबको मुक्तक लेखेर उहाँले पठाउनुभयो अर्को मुक्तक छ मसँग श्रोता सुभाष गिरी इसुजीको सक्सस्त दैव उसको पनि मेरो जस्तै दिल बनाइदे सक्सस्त दैव उसको पनि मेरो जस्तै दिल बनाइदे सँगै सम्झनामा आँखाहरू टिलफिल बनाइदे अतीतको प्यारको पीडा मैले मात्रै कति भोग्नु सधैँ बिन्ती सुबासको चाहिँ जिन्दगी जिउन मुस्किल बनाइदे बिन्ती सुबासको चाहिँ जिन्दगी जिउन मुस्किल बनाइदे चोट दिनेहरूले चोटमा आफू पनि बाँच्न सक्नुपर्छ पीरमा आफू पनि मुस्कुराउन सक्नुपर्छ जस्तो मेरो हाल छ त्यस्तै हाल उता पनि बनाइदिए दैव भन्दै सुभाष गिरी सुजीले बिदुर्नौ नुवाकोटबाट मुक्तक लेखेर पठाउनुभयो ओहो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ निश्चल पङ्कजीको उसको र मेरो बानी उस्तै रहेछ उसको र मेरो बानी उस्तै रहेछ दुःख पीडाको खानी उस्तै रहेछ साथी मानी उसले सबै सुनायो एक अर्काको कहानी उस्तै रहेछ एक अर्काको कहानी उस्तै रहेछ निश्चल पङ्कजी रुगा रुकुम हाल भारतबाट आउनुभयो यसरी हामीहरू समक्ष अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मनोज मुस्किलजीको मुक्तक मसँग रहेको छ गोविन्दपुर मोरङ उहाँको घर हो हाल उहाँ विराटनगरमा हुनुहुन्छ मनोज मुस्किलजीका मुक्त घरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता हाम्रो मायाको सुनौलो बिहान होस् भन्ने मान्छे हाम्रो मायाको सुनौलो बिहान होस् भन्ने मान्छे बाँचुन्जेल हाम्रो एउटै ज्यान होस् भन्ने मान्छे आज त्यो मरोस् भन्दै सराप्दै हिँड्दै होली मरेपछि हाम्रो एउटै चिहान होस् भन्ने मान्छे मरेपछि हाम्रो एउटै चिहान होस् भन्ने मान्छे तिमलाई आफ्नो भन्ने मेरो पनि मलाई घृणा गर्छु खासो होइन भनी गयो जुन किरीलाई जुन ताराको खासो छैन भनी गयो मलाई ढाँटी जीवन साथी अरूलाई नै चुने मनोज मुस्किलजीका मुक्तकरा परसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरूले धेरैभन्दा धेरै मुक्तक पठाउनु भएको छ माया बाँड्नुभएको छ यो साताका लागि भनेर पनि धेरैजना मुक्तकारहरूले हामीलाई मुक्तक पठाउनु भएको छ निर्धारित समयमा आजको व्यवसायमा यति मात्रै मुक्तक मैले राख्न सकेँ श्रोता तपाईँहरूले पठाउनुभएका मुक्तकरपहरू मसँग सुरक्षित छन् अर्को पाला म राख्नेछु पक्कै राख्नेछु हामी सँगै रहनुहोला हामीलाई सुन्दै रहनुहोला तपाईँ पनि कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन मनभयो अनि प्रतिक्रिया बाँड्न मनभयो भने हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक MLA Mala Muktak Mala at the rate Gmail dot com त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्तकलापहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद श्रोता प्रविधि संयोजनको निमित्त कविता श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झन चाहन्छु आजलाई भने जाँदा जाँदै मुक्तकार तथा गजलकार लेख कार्कीजीले लेख्नुभएको एउटा नवीन गीत मलाई प्राप्त भएको छ यस गीतमा आवाज भानुभक्त ढकालजी र मेलिना राईजीको रहेको छ संगीत पनि भानुभक्त ढकालजीको नै रहेको छ लेख कार्कीजीको यही गीत तपाईँहरू समक्ष छोड्दै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ता एकलाई शून्य दस हुन्छ दसलाई शून्य साई एकलाई शून्य दस हुन्छ दसलाई शून्य साई औसी पनि पुर्णे लाग्छ तिमी सँगै भए एकलाई शून्य दस हुन्छ दसलाई शून्य साई एकलाई शून्य दस हुन्छ दसलाई शून्य साई औसी पनि पुर्णे लाग्छ तिमी सँगै भए थोरै मनको हल्लाइदेऊ de